नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षीबाट शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुत खबर एफएम ब्यान्डको एक सय दुई थप चार मेगटसँग इन्टरनेट अनलाइनमा W W W dot Galkot FM र मोबाइल एप गलकुत एफएम मार्फत संसार फरकै साथ सुन्न सकिन्छ गलकुत खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकोटमा थप तीनजनालाई कोरोना संक्रमण पुष्टि गलकोट माध्यमिक विद्यालयमा आजबाट कक्षा एघारको वार्षिक परीक्षा सुरु धौलागिरी अस्पतालमा कोरोना संक्रमित बागलुङका एक पुरुषको मृत्यु नेपाली सेनाद्वारा सबको व्यवस्थापन बागलुङका थप दसजनालाई कोरोना संक्रमण पुष्टि र बागलुङमा जुवाको खालबाट पाँचजना पक्राउ चार फरार फरार प्रतिवादी पक्राउ बागलुङमा यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने ओ दाई दाई दुली त भागी नि हेलो दुदा मलाई लाने भए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 कोभिड उन्नाइस पुष्टि भएपछि एक साथ अघिदेखि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो डाक्टर पोखरेलका अनुसार मृतकको सब व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय बाग्लुङको समन्वयमा नेपाल आर्मीले तयारी नेपाल आर्मीले सबको व्यवस्थापन गरेको छ बागलुङ नगरपालिकालाई धौलागिरी अस्पतालको सहयोगमा श्रीनगर श्रीनगर तेइस बाहिनी अड्डा सेराडिल ब्यारक बागलुङले ती पुरुषको शव निरायघाट नजिकै व्यवस्थापन गरेको हो उहाँको मङ्गलबार बिहान मृत्यु भएको थियो उच्च रक्तचाप मधुमेह लगायतका समस्या रहेको ती पुरुषमा गत कार्तिक बाह्र गते उपचारका लागि धौलागिरा अस्पताल भर्ना हुनुभएको थियो धौलागिरा अस्पतालमै संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो बागलुङमा दुईजना स्वास्थ्य कर्मी सहित थप दसजनामा कोरोना संक्रमण पुष्टि भएको छ जिल्लाको बागलुङ नगरपालिकाका नौजना र बडीगाँत गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङ जनाएको छ बागलुङ नगरपालिका वडा नम्बर दुईका छयालिस वर्षीय पुरुष सडतिस वर्षीय महिला र सत्र वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो त्यस्तै वडा नम्बर तिनका छेपन्न वर्षीय महिला एकसठी वर्षीय पुरुष र सन्ताउन्न वर्षीय महिला रहेका छन् वडा नम्बर तेह्रका चौबिस वर्षीय दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ वडा नम्बर चारका पैँचालिस वर्षीय महिला र बडीगात गाउँपालिका वडा नम्बर तिनका छत्तिस वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी रोग स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुभयो सङ्क्रमित संक्रमित मध्ये एकजना स्वास्थ्य कार्यालय र अर्का एकजना बागलुङ नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य कर्मी हुन् चारजना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् भने दुईजना विदेश र एकजना काठमाडौँबाट आई क्वारेन्टाइनमा रहेका व्यक्तिहरू हुन् जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजारकोट एक होटलमा जुवा खेलेको आरोपमा नगद सहित पाँचजनालाई पक्राउ गरेको छ बागलुङ नगरपालिका वडा नम्बर चार उपलब्ध रहेको होटल बेसौनीबाट नगद अठहत्तर हजार एक सय रुपियाँ सहित पाँचजना पक्राउ परेका हुन् शिरमाया थापाले सञ्चालन गरेको होटलको भुइँतलाबाट उपलचौरका चौरका छत्तिस वर्षीय जाबिर हुसेन लोकेन्द्र थापा छेत्री अख्तर हुसेन उन्चालिस वर्षीय होटल सञ्चालक शिरमाया थापा र पर्सा जिल्ला घरमै उपलचौर बस्ने उन्चालिस वर्षीय मणिलाल रामलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो उनीहरूको म्याद थप गरी अनुसन्धान भइरहेको रेग्मीले बताउनुभयो त्यस्तै जिल्ला अदालत बागलुङले विभिन्न समयमा कैद तथा जरिवानाको सजाय सुनाएका चारजना फरार प्रतिवादी पक्राउ परेका छन् गलकुत नगरपालिका वडा नम्बर सात मलमका ईश्वर थापा बागलुङ नगरपालिका वडा नम्बर दुईका सुनिल बस्याल गलकुट नगरपालिका वडा नम्बर सातकी सुमित्रा गौतम र बागलुङ नगरपालिका गरेको वडा नम्बर दसका दलबहादुर थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ उनीहरूले मङ्गलबार नै जिल्ला अदालत अदालत पेश गरिएको रेग्मीले बताउनुभयो नेपालीहरूको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै देउसी भैलो यस वर्ष खेल्न नपाइने भएको छ विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदाय स्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार बाह्र बुधे निर्देशन जारी गर्दै देउसी भैलो खेल्न नखेल्न भनेको हो प्रशासनले सक्रिय संक्रमित बढी भए समुदायमा फैलिएको केही ओडामा बन्दाबन्दी गर्ने तिहारको अवसरमा खेलिने देउसी भैलोमा पूर्ण रोक लगाउने र तथा अत्यावश्यक काममा बाहेक घर बाहिर नआउन आग्रह गरेको छ कोरोना रोकथामका लागि बागलुङ नगरपालिका वडा नम्बर एक दुई तिन र चारमा सोमबार मध्यरातदेखि लागू हुने गरी एक सातक लागि बन्द गरिएको छ भने देउसी भैलो खेल्दा भिडभाड हुने भएकाले जिल्लाभर देउसी भैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश नेउपानेले बताउनुभयो बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चारवटामा अत्यावश्यक भएका सेवा बजार र यातायात बन्द गर्ने र जिल्लाभर देउसी भैलो खेल्न नपाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले भन्नुभयो समुदायमा कोरोना संक्रमण फैलिएको क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा भिडभाड बढी हुने भन्दै देउसी भैलो खेल्न रोक लगाइएको हो यस्तै बागलुङ बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था पनि एकसाथ बन्द भएका छन् बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघको आग्रहमा बागलुङ बजार क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ बन्दाबन्दीको समयमा अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् प्रशासनले प्रशासनले राष्ट्रिय राजमार्ग भने बाग्लुङ बजारमा यात्रु झार्न र चढ्न नपाइने गरी सञ्चालन गरिने जनाएको छ बाग्लुङ बजारका केही व्यवसाय राजनीति कर्मी कर्मचारी जनप्रतिनिधि र पत्रकारमा कोरोना संक्रमण देखिएपछि बाध्य भएर बन्दाबन्दी गर्न लागि बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो बर्खाको खेती होस् वा युद्धको तरकारी घर छेउका जङ्गलमा बस्ने बाँडरको बथानले सधैँ विनाश मच्याउने खाना भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैँ निराश खेतीपाती नासिएकै पिदाले जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर दुई दमेकका केही घर विस्थापित भएका छन् जैमिनी नगरका सबै वडामा बाँदरको समस्या उस्तै रहेको छ सेतो रङ भएको ठुलो भन्दा रातो रङ भएका सानो बाँदरले घर घरमै पसेर खाद्यान्नको विनाश गर्छ ससाना बालबच्चा र एक्लै भेटिने वयस्कलाई समेत बाँदरले तेर्दैन कुकुर मात्रै एक्लै भेटेर बाँदरले कुटेका कोही उदाहरणहरू किसानसँग छन् समूह बनाएर बाँदर लहेट्ने एक दुईवटा बाँदर छोप्नेदेखि बाँदर मन नपराउने मोला मोलासिस जातको घाँस लगाउने समूहका विधि किसानले गरे तर केही सिप लागेन अघिल्लो आर्थिक वर्षमा किसानका गुनासाले सम्बोधन गर्न नगरपालिकाले बाँदर नियन्त्रणका लागि पाँच लाख रुपियाँ विनियोजन गरेको थियो दसवटा रहेको नगरमा हरेक ओडाले पचास हजार रुपियाँ बादर बाँदर नियन्त्रणका लागि अनुदान दिइयो तर केही लागेन चौबिसै घन्टा हेरेर बस्ने समय किसानसँग हुँदैन आँखा चिम्लियो कि खेतीमा बाँदरको रजाई जैमिनी नगरपालिका वडा नम्बर एक सेराका प्रेम पौडेलले भन्नुभयो हामीले जानेको सबै विधि अपनाइयो बथान बढाएको बाँदरले निर्णय छोड्यो नगरपालिकाले स्याङ्जाबाट खरिद गरेर बाँदर लखित्ने मेसिनलाई समेत किसानले दिएको छ कार्बन पड्काउने मेसिनले धपाएको बाँदर घुमिफिरी आउँदा किसान थप चिन्तित भएका छन् अनि कौपाई लगाएर बाँदर धपाउँदा पनि केही नलागेपछि चिन्तित रहेका यहाँका धेरै किसानले पहिलो पछिल्लो पल्ट पदक अपनाएको विधि भने प्रभावकारी बन्न थालेको छ साबिकको कुस्मिसेना गाउँ विकास समिति वडा नम्बर दुईका किसानले पछिल्लो समय बालीमा बादर पसेपछि शङ्ख बजाउन थालेका छन् शङ्खको आवाजले बादर भाग्न थालेपछि किसानले घरेलु विधि अपनाएका हुन् सुन्दा नराम्रो सुनिन्छ पहिले एक दुई पटक शङ्ख एकहोरो शङ्ख फुक्दा गाउँले तर्सी वडा नम्बर एक वडा सदस्य समेत रहे रहनुभएका किसान रुद्रना रुद्रनाथ शर्माले भन्नुभयो बाँदर बसेको ठाउँमा पुगेर एकहोरो शङ्ख फुकेपछि केही दिन फर्किन्न अहिले गाउँका सबै बाँदर आउँदा शङ्ख फुक्ने बानी परेको छ सबै घरमा शङ्ख हुने र फुक्न समेत सबैले सक्ने भएकाले यो विधि उपयुक्त रहेको शर्मा बताउनुहुन्छ किसानले सब बोकेर सागर जाने समयमा बोजाएको शङ्खको आवाजले बाँदर भागेको देखेपछि यो विधि अपना भएका हुन् बाँदर मार्न नपाइने भएकाले कि नियन्त्रण गर्न निकै समस्या रहेको सरकारवाला बताउँछन्